मिल्नुहुन्न भन्थे बैरी जान जानी मिल्नुहुन्न भन्थे घात भएपछि विश्वासमा एकाएक घात भएपछि विश्वासमा एकाएक रूप र जवानी मिल्नुहुन्न भन्थे बैरी जान जानी मिल्नुहुन्न भन्थे अनिदो आँखा झुकाएर उसले भनी अनिदो आँखा झुकाएर उसले भनी आँसु र सिरानी मिल्नुहुन्न भन्थे बैरी जाना जानी मिल्नुहुन्न भन्थे विगत बिर्सेर बाँच्न सिकेकाहरू विगत बिर्सेर बाँच्न सिकेकाहरू रुवाउने निशानी मिल्नुहुन्न भन्थे बैरी जाना जानी मिल्नुहुन्न भन्थे आँखामा बादल लागेका कविजी आँखामा बादल लागेका कविजी शीत र बिहानी मिल्नुहुन्न भन्थे आगोसँग पानी मिल्नुहुन्न भन्थे बैरी जाना जानी मिल्नुहुन्न भन्थे प्रभाती किरणको आवाजमा तपाईँले गजल सुन्नुभयो प्रभातीजी तपाईँलाई बुलबुलमा स्वागत छ धन्यवाद तपाईँलाई मैले सुरुमा एक दशक लामो अनुभव भने त्योभन्दा पनि बढी बाह्र वर्ष भएछ मैले यहाँ भर्खरै भूमिकामा भाषण गर्दैछु बाह्र वर्षको यो बिचमा गजलका उतार चढावहरूलाई कसरी हेर्नुभएको छ गजलको बारेमा धेरै क्रिया अन्तर्क्रियाहरू भइरहेका छन् हामीले गजल लेख्न सुरु गर्दाखेरि गजल के हो कसो हो भनेर त्यति साह्रो चर्चा हुँदैन थियो अहिले भने गजलका बारेमा धेरै अध्ययन हुन थालेका छ चर्चा परिचर्चाहरू व्यापक रूपमा बढ्न थालेको छ गजलका सङ्ग्रहहरू निस्कन थालेका छन् समालोचनात्मक कृतिहरू प्रकाशन हुन थालेका छन् गजलमा धेरै परिवर्तन भएको छ अहिले चर्चा त बढ्दै गएको तपाईँले भन्नुभयो तर पाँच सात वर्ष अगाडि जुन अवस्था थियो अहिले फेरि त्यो अवस्था गजलको त्यति धेरै बाढी बाढीको रूपमा जुन हामी व्याख्या गर्थ्यौँ नि त्यसरी आएको होइन कि अथवा अलिक गुणात्मकता चाहिँ बढेको बाढी सङ्घ लिएको हो अहिले चाहिँ सङ्घ लिएको अवस्था अहिले अब पहिला अन्दाज अन्दा गजल लेख्नेहरूले बिस्तारै गजलको बारेमा बुझ्दै गरेपछि गजलको सैद्धान्तिक र त्यसको सैद्धान्तिक पक्षको बारेमा बुझेर त्यसको गुण पक्षलाई ध्यान दिएर लेख्न थालेका छन् अहिले बाढी चाहिँ लिएको भनौँ बाह्र वर्ष अगाडि अथवा त्यो बेलामा लेख्दै गरेको प्रभाती किरण र अहिलेमा आएको निखारलाई चाहिँ कसरी हेर्नुहुन्छ के के चिजले तपाईँमा निखार लिएर आयो गजलमा सुरुमा प्रारम्भिक चरणमा रदेफ र काफिया मिलाएपछि अथवा गजलका बाह्य संरचनामा ध्यान दिएपछि गजल हुन्छ भन्ने कुरातिर ध्यान दिइन्थ्यो भने अहिले त्यति मात्रै होइन गजललाई एउटा पूर्ण गजल बनाउनको लागि त्यसको भाव पक्षमा पनि ध्यान दिनुपर्छ त्यसको सौन्दर्य पक्ष त्यसको संरचना पक्ष सबैलाई साथसाथमा अगाडि ल्याएर जानुपर्छ भन्ने कुराको चेतना वृद्धि हुँदै गएको छ अहिले तपाईँको प्रकाशित कृतिमा पनि एउटा संयुक्त गजल सङ्ग्रह थियो पहिला हजुर अवरुद्ध कला अवरुद्ध गलाहरू त्यसै गरी तपाईँले अरू पाठ्यक्रमका पुस्तकहरू पनि प्रकाशित गर्नुभएको छ म अहिले गजल सन्दर्भमा मात्रै कुरा गरिरहेको छु तपाईँको यति लामो अनुभवमा मान्छेहरू चाहिँ एक वर्ष दुई वर्ष गजल लेख्ने बित्तिकै पुस्तकाकार रूपमा ल्याइहाल्छन् तपाईँले धेरै पछाडि एकल गजल सङ्ग्रह विचारका भग्नावशेष भनेर प्रकाशित गर्नुभयो त्यसो त यो प्रकाशित भएपछि मैले तपाईँलाई बुलबुलमा आमन्त्रित गर्न खोज्दा खोज्दै कतिपय समयमा समय मिल्न गएन र आज हामीलाई जुरेको छ किन यति ढिला गर्नुभयो तपाईँले सङ्ग्रह निकाल्न गजल सङ्ग्रह निकाल्नको लागि अलि बेला भएको छैन भन्ने नै लागेर हो सुरुमा अझ केही स्तरीय नै गरौँ अझ राम्रा गजलहरू लेख्दै जाउँ भन्ने नै सोचाइरह्यो र धेरै पछाडि मैले त्यहाँ भूमिकामा पनि लेखेको छु पछि लेख्न सुरु गरेर पनि साथीहरूबाट गजल सङ्ग्रहहरू प्रकाशन हुँदै गरे र अनि कतै आफ्नो अस्तित्व पो सङ्कटमा पर्छ कि भन्ने एउटा डरले पनि अहिले चाहिँ यो सङ्ग्रह निकालिहालेको यो बाह्र वर्षको अवधिमा तपाईँसँगै गजल लेख्न सुरु गरेकाहरू कति छुटिए होइन कति नयाँहरू थपिएका छन् धेरै निरन्तरता नहुनेहरू पछाडि परेका छन् गजलमा मात्रै होइन उनीहरू अब हराएरै गएका छन् भनौँ र केही चाहिँ निरन्तर रूपमा लागेका छन् र राम्रोसँग स्थापित भएका छन् अर्को एउटा गजल पनि हामी तपाईँको वाचन सुन्छौँ तर त्योभन्दा अगाडि अर्को एउटा प्रश्न पनि राख्न मन लाग्यो मलाई तपाईँ आजभोलि बढी बहरका गजलतिर बढी लाग्नुभएको मेरो ठम्ब्याइ छ बहरतिरको गजलमा चाहिँ कस्तो गैर बहर र बहरमा कस्तो खालको बहर बहर भन्नाले चाहिँ नि विशेष गरी हामीले गजलमा लयको खोजी भनेर त्यो अभियान नै चलाएका हौँ अनामण्डलीबाट र बहर भनेर शास्त्रीय बहरलाई मात्रै बढी जोड दिन खोजेका होइनौँ हामीले गजल लयमा लेखिनुपर्छ हुन त गजलको उत्पत्ति बहरबाट नै भएको हो लयबाट नै भएको हो नेपालीमा पनि मोतीराम भट्टले बहरमै गजल लेखेर सुरुवात गरेका हुन् तर पछि त्यसलाई गजल लेख्ने गजलकारहरूले आफू अनुकूल प्रयोग गर्दै जाँदाखेरि आफूलाई जसरी सजिलो पर्छ त्यसरी त्यसको बाह्य संरचनालाई र र काफियालाई विशेष गरी त्यसमा मात्रै जोड दिएर लेख्दै जाँदाखेरि त्यो गैर बहरको बन्न गएको हो तर गजलको मूल स्वरूप भनेको लयमा आधारित हुन्छ त्यसो हुनाले लय विचलन नगरिकन गजल लेख्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका हौँ र त्यसमा नै लयमा केन्द्रित रहेर स्वल स्वनिर्मित लय हुनसक्छ नेपाली लोकलयहरू छन् विविध लयहरू आक्षरिक लयहरू छन् वार्णिक अथवा मात्रिक लय नै हुनुपर्छ भन्ने छैन र विभिन्न प्रकारका लय छन् तर गजल लेख्दा लयमा लेखिनुपर्छ त्यो नै हो अहिले सुनाउने गजल लयभित्रको पर्छ कि पर्दैन लयभित्र त भन्नै परेन परिहाल्यो लय त प्राय गजलहरूमा लयमै लेखिएको हुन्छ त्यो अक्षर गणना गरेर आक्षरिक लयमा अथवा रस्वदीर्घ गणना गरेर बहरमा म एउटा बहरकै गजल वाचन गर्छु अझ बहरमा सुरु गरौँ गर्नुहोस् पराए मन हरि आफ्नो बनायो ख्याल ख्यालैमा पराई मन हरि आफ्नो बनायो ख्याल ख्यालैमा म ढुङ्गा थिएँ तिमीले नै गलायो ख्याल ख्यालैमा हुरियाए सरियायौ मटोलाए र बोलाए हुरियाए सरियायौ मटोलाए र बोलाए म थे तिमीले नै समायो ख्याल ख्यालैमा थियो यात्रा निकै लामो र थाकेको थिएँ ज्यादै थियो यात्रा निकै लामो को थिए ज्यादै मनिद्रामा हुँदा मस्तै जगायो ख्याल ख्यालैमा म ढुङ्गा थिए तिमीले नै गलायो ख्याल ख्यालैमा म चोर्दै हेर्दथे तिम्रा खुलेका ओठका लाली म चोर्दै हेर्दथे तिम्रा खुलेका ओठका लाली तिमी हेर्दै थियौ ऐना लजायौ ख्याल ख्यालैमा म ढुङ्गा तिमीले नै गलायौ ख्याल ख्यालैमा परेली बोल्दथे भाषा दिलैमा जे थियो सोही परेली बोल्दथे भाषा दिलैमा जे थियो सोही पस्यौ आँखा हुँदै छाती रसायौ ख्याल ख्यालैमा म ढुङ्गा तिमीले नै गलायो ख्याल ख्यालैमा ख्याल ख्यालैमा म ढुङ्गा थिएँ तिमीले नै गलायौ ख्याल ख्यालैमा उहाँको यो गजल वाचनपछि अब एउटा गजल उहाँले नै छान्नु भएको छ म त्यो गजल कार्यक्रमको यो चरणमा प्रस्तुत गर्न चाहन्छु तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे तुम्हारे शहर का मौसम बड़ा सुहाना लगे मैं एक शाम चुरा लूं अगर बुरा न लगे मैं एक शाम चुरा लूं अगर बुरा न लगे तुम्हारे शहर का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 लास हुन्छ अचेल सहरमा जान्नेलाई मधुमास हुन्छ अचेल सहरमा नजान्नेलाई वनवास हुन्छ अचेल सहरमा प्रभाती किरणको गजल संग्रह विचारका भग्नावशेषबाट वाचन गरेको थिएँ मैले यो गजल धेरै अगाडि पनि मैले बुलबुलमा यो गजल वाचन गरेको थिएँ र निकै मिठो महसुस भएको त्यति बेला र आज पनि दोहोऱ्याएर वाचन गर्न रहर लाग्यो समयले पनि जुरायो प्रभातीजी हामी गजलका कुराकानीको क्रममै छौँ र मलाई तपाईँसँग सोध्न मन लागेको एउटा कुरा तपाईँले पहिला पनि पुस्तक निकालिसक्नुभयो संयुक्त गजलकै रूपमा भए पनि र अहिले पनि निकाल्नु भएको छ यसरी पुस्तकाकार रूपमै आउँदाखेरि तपाईँको पुस्तकको चहल पहल कस्तो छ कसरी कस्तो पाउनुभयो पहिलाकोमा र अहिलेकोमा तपाईँले के फरक पाउनुभएको छ पहिला पाँचजनाले मिलेर लेखिएको थियो एकजना लेखेको एकवटा सेयर पाँचजनाले चर्चा गरिएको थियो यो एकजनाको चाहिँ सङ्ग्रह पाँचजनाको सङ्ग्रह र एकजनाको सङ्ग्रहमा चर्चा परिचर्चामा चाहिँ अलिकति फरक त निश्चय नै हुन्छ अवरुद्ध गलाहरू निस्कँदाखेरि जति धेरै चाहिँ चर्चा भएको थियो यसमा त्यति नभएको हुनसक्छ तर ठिकै भएको छ जतिले पढ्नु भएको छ कति राख्नु भएको छ विचारका भग्नावश यसको मूल्य एक सय रुपियाँ अब एउटा कुरा सत्तरीवटा गजल सङ्ग्रहित छन् यसमा मैले तपाईँको मात्र पुस्तक होइन समग्र गजलकारहरूको पुस्तकलाई नै राखेर यो प्रश्न राख्दैछु सत्तरीवटा गजलको लागि एक सय रुपियाँ तिर्ने हाम्रा पाठक चाहिँ कस्ता खालका हुन्छन् गजल सिक्दै गरेका जानिसकेका वा असाध्यै सिद्ध हस्त कसका लागि लक्षित हुन्छ यो पुस्तकहरू यो नेपालमा पुस्तक किनेर पढ्ने बानी त त्यति साह्रो छैन त्यसमाथि पनि कविता अथवा काव्य विधामा चाहिँ मान्छेले अलिक कमै किनेर पढ्छन् त्यसमा गजलको किताब पढेर किनेर पढ्ने त अलिक कमै छन् जो गजल लेख्न चाहन्छ गजल लेख्दै गरेको छ सिकारुले चाहिँ कस्तो लेखेछन् आफूभन्दा अगाडि लेख्नेहरूले भनेर बुझ्नको लागि हेर्छन् र अनि केही अलि अगाडि अग्रजहरूले कस्तो लेखेछ भनेर त्यसको चाहिँ नि प्रतिक्रिया लेख्नको लागि केही केही गर्नको लागि किन पढ्ने त गजलको यो पुस्तक चाहिँ सत्तरीवटा गजल यहाँभित्र पढिसकेपछि पाठकले के पाउँछ यो तपाईँलाई मात्र प्रश्न गरिनँ मैले सबै स्रष्टाहरूलाई गर्न खोजेको प्रश्न मलाई धेरै बुलबुल कार्यक्रम सञ्चालकको हैसियतले पनि गजलको पुस्तक किन्नु पऱ्यो भने तपाईँ कुन सजेस्ट गर्नुहुन्छ भनेर सोधिन्छ म कुन सजेस्ट गर्ने आफै असमञ्जसमा हुन्छु होइन तपाईँ हामी गजलको यो यात्राहरूमा चाहिँ निरन्तर हिँडिरहने साथीहरूलाई नै मेरो प्रश्न यो कि यसरी गजलको सङ्ग्रहहरू निकालेर लिएर पढ्दाखेरि चाहिँ केही गजलकार बन्न चाहने मान्छेले केही सिक्न सक्छ अथवा उसको लागि गजल लेख्न अरू केही कलाहरू फुर्छन् यसबाट गजलको लागि चाहिँ निश्चय नै हुन्छ किनभने यसका आफ्ना शैलीहरू हुन्छन् आफ्नो संरचना हुन्छ त्यस हुनाले आफूभन्दा अगाडि लेख्नेले कसरी लेखेछ त अथवा चाहिँ नि कुन पुस्तकमा कस्तो शैलीलाई अप्नाइएको छ भनेर बुझ्नको लागि पनि त्यो पुस्तक किनेर पढ्नु राम्रो हुन्छ त्यसो त हामी पुस्तक किनेर पढ्दाखेरि त्यो व्यक्तिले कसरी आफ्नो अभिव्यक्ति सम्प्रेषण गरेको छ उसका विचारहरू कसरी आएका छन् उसले कस्तो प्रस्तुति दिएको छ भन्ने कुरा हेर्नको लागि हेर्छौँ किताब त्यो बुझ्नको लागि नै किताब किनेर पढ्छौँ र अब त्यो फरक फरक पाठकको फरक फरक रुचि हुन्छ किरणको विचारका भग्नावशेषै कसैले चिन्न किन्न चाह्यो भने चाहिँ कहाँ जानुपर्छ यो अहिले चाहिँ भोटाइटीमा विद्यार्थी पुस्तक भण्डार अनि ऐरावती र बिएन पुस्तक अद्वैत मार्गमा छ मैले बुलबुल सञ्चालनको क्रममा उज्यालोमा आइकन अनुभव गर्दाखेरि चाहिँ प्रवासमा यति धेरै गजल प्रेमी साथीहरू हुनुहुन्छ होइन गजलकारहरू हुनुहुन्छ उहाँहरूलाई उहाँहरूको प्यासलाई मेट्ने गरी हामीले गजल सङ्ग्रहहरू बाहिर पठाउने कुनै योजनाहरू तपाईँ चाहिँ यो अनामण्डलीसँग पनि सम्बन्धित हुनुहुन्छ त्यस कारणले पनि म यो प्रश्न राख्दैछु त्यसको लागि हामीले केही उपायहरू गर्न सकिँदैन त्यसको लागि हामी पहल गर्दैछौँ अनामण्डलीबाट नै अब प्रकाशकले चाहिँ स्पेसली एउटा किताबलाई मात्रै चाहिँ विदेशमा पठाउने चाहिँ योजना बनाएको छैन जस्तो अब यसलाई हामीले अनामण्डली मार्फत अन्य चाहिँ कुनै संस्थाहरू मार्फत त्यसरी बाहिर पनि पठाउन सक्छौँ यो पुस्तकको कुराकानी चर्चा भयो विशेष धेरै अगाडिदेखि तपाईँसँग मेरो चिन्जान पनि लगभग एक दशक नै पुरानो भइसक्यो हाम्रो चिन्जान म तपाईँलाई प्रभाती किरण भन्ने बित्तिकै सबैभन्दा पहिलो मेरो आँखा बन्द गर्दाखेरि आउने दृश्य चाहिँ लामा मिटरका गजल असाध्यै मिठो गरी पढ्नुहुन्छ तपाईँ वाचन गर्नुहुन्छ मलाई तपाईँको कुनै एउटा लामो मिटर रहेको यसैभित्र सङ्ग्रहित गजल मध्ये एउटा गजल चाहिँ अहिले मलाई र हाम्रा बुलबुलिन श्रोतालाई सुनाउनुहोस् न यो मेरो किताबमा पन्ध्र नम्बरको गजल छ यो मैले धेरैचोटि एचबिसीमा पनि धेरैचोटि तपाईँले निर्वाचन गर्नुभएको मेरो स्वरमा पनि रेकर्ड भएको बुलबुल बुलबुलमा पहिला कार्यक्रमहरूमा पनि मैले धेरैचोटि सुनाएको छु यसलाई पराईको मनमा अड्डा जमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको पराईको मनमा अड्डा जमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हात समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको आलो याद मनमा गढेको कहानी तुसारो परेको कुरूप त्यो जवानी आलो याद मनमा गढेको कहानी तुसारो परेको कुरूप त्यो जवानी लिलामीमा राखेर ख्याति कमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हात समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको म सक्दिन भुल्न गरेका ती बाचा मुटुमा हमेसा रहेका छन् ताजा म सक्दिन भुल्न गरेका ती बाचा मुटुमा हमेसा रहेका छन् ताजा मेरा तृष्णा सबै खरानी बनाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हात समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको मलाई चोट लाग्दा कोक्काएर रुने केही क्षण नदेख्दा हाड छाला हुने मलाई चोट लाग्दा कोकाएर रुने केही क्षण नदेख्दा हडछाला हुने छोडेर मलाई एक्लै रमाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको दिँदा दिँदै मैले अर्कै हात समाउनु आफ्नै रुचि तिम्रो या सल्लाह कसैको म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 सक्छौ यता रोग व्याधि भएको छु आज म जीर्ण समाधि भएको छु आज चुडालेर फ्याँक्ने खुबै भो प्रयास चुडालेर फ्याँक्ने खुबै भो प्रयास सोच्यौ फुल प्रसादी भएको छु आज म जीर्ण समाधि भएको छु आज नपत्याउन सक्छौ तिम्रो खुसी त्यो त नपत्याउन सक्छौ तिम्रो खुसी त्यो त कहाँ लौ आबादी भएको छु आज म जीर्ण समाधि भएको छु आज अँध्याराको राजमा के अर्थ किरणको अध्याराको राजमा के अर्थ किरणको म आदि इत्यादि भएको छु आज न सोच्न न सोचन आदि भएको छु आज म जीर्ण समाधि भएको छु आज उज्यालो नाइन्टी नेटवर्कको प्रस्तुति बुलबुलमा छौँ हामी र मैले अहिले भर्खरै प्रभाती किरणको गजल वाचन गरेको छु आज बुलबुलमा अतिथिको रूपमा प्रभाती किरण आउनुभएको छ र यो गजल मैले बिगारेँ पनि सुरुको मतलामै उहाँले सम्झाइदिनु भयो र हुनसक्छ यो बहारमा वाचन गर्नुपर्थ्यो बहारमा अथवा लयमा वाचन गर्नुपर्थ्यो लयमा वाचन गर्न म जान्दिनँ र मलाई लाग्छ मैले गजलमाथि अन्याय गरिनँ होला प्रभातीजी हाम्रो कुराकानीको प्रसङ्गै म फेरि जोड्न चाहन्छु गजलमा पुराना पुस्ता र नयाँ पुस्ताको द्वन्द्व गजलमा धेरै अगाडिदेखि मैले महसुस गरेको छु बुलबुल सञ्चालनको क्रममा अब त्यो द्वन्द्व समाप्त भइसकेको अवस्था हो जति धेरै जान्दै गयो द्वन्द्व भनेको त्यति धेरै बढ्दै जान्छ अहिले एउटा खालको चाहिँ द्वन्द्व एक हिसाबले स्थापना हुँदै जाँदै थियो अर्को खालको बढ्दै आएको छ त्यस्तै हुँदै जान्छ पहिला चाहिँ गजल हाम्रो विधा होइन भन्नेमा विवाद थियो धेरै गजल विधा होइन भन्ने थियो गजल जसरी लेखे पनि हुन्छ भन्ने थियो त्यस पछाडि गजलमा खास संरचना पालन गर्नुपर्छ भन्ने एउटा खालको चाहिँ नि समूह रह्यो फेरि गजल लयमा लेख्नुपर्छ अथवा पर्दैन भन्ने विवाद रह्यो अहिले अब लयभित्र पनि कसरी लेख्ने त त्यो अब शास्त्रीयतालाई नै अँगाल्दै आउने कि हामीले त्यसलाई अब आफू अनुकूल परिमार्जन गर्दै जाने त भन्ने खालको फेरि अर्को विवाद चलिरहेको छ बहरलाई पनि परिमार्जन गरौँ भन्ने खालको अर्को पनि आइरहेको छ विविध चाहिँ द्वन्द्वहरू चलि नै रहन्छन् जब मान्छेले धेरै अध्ययन गर्दै जान्छ बुझ्दै जान्छ सिक्दै जान्छ त्यस पछाडि नै विचारको मन्थन हुने लामो समयदेखि अनामण्डलीमा पनि हुनुहुन्छ तपाईँ अब पुस्तकभन्दा पर गएर फेरि अनामण्डली चाहिँ गजलको लागि नै धेरै क्रियाकलाप गरेर बसिरहेको संस्थाको हैसियतले म भन्दैछु अघि हामीले प्रवासका गजलको कुरा पनि उठायौँ प्रवासका गजलहरू तपाईँहरूले पनि अध्ययन गरिरहनु भएको छ कस्तो लाग्छ र प्रवासको गजलहरूलाई बढाउनको लागि केही गर्न सक्ने हामीले ठाउँ प्रवासमा गजलको बाढी आएको छ अहिले गजल छोटो संरचनामा लेखिने र फेरि सामान्य ढङ्गबाट पनि सिकिने त्यो बाह्य संरचना र काफिया मिलाएपछि गजल बन्छ भन्ने मानसिकता प्रवासमा अहिले अत्यन्त धेरै छ जसले गर्दाखेरि प्रवासी केही गजलकारहरूले त्यसरी संरचना मिलाएका गजलहरू दिनका दिनकै धेरैवटा भनौँ न दुई तिनवटाकै सङ्ख्यामा लेखिरहेका पनि छन् र प्रवासमा राम्रो गजल सिर्जना गर्ने सर्जकहरू पनि छन् राम्रो गजलको बारेमा राम्रोसँग अध्ययन गरेर त्यसको सौन्दर्य पक्षलाई राम्रोसँग ध्यान दिएर गजल सिर्जना गर्नेहरू पनि छन् हामीले भर्खरै अनाम मण्डलीबाट अनाम पत्रिकालाई प्रवास विशेषाङ्क बनाएर निकालेका छौँ त्यसमा प्रवासका राम्रा राम्रा गजलकारहरू समेटिएका छन् यो चाहिँ सुरुवाती कदम भयो हामीले प्रवासका गजललाई नेपालसँग नेटवर्किङ गर्ने केही व्यवस्थाहरू गर्दैछौँ सोच छ हाम्रो अहिले यो विद्युतीय माध्यम जस्तो इन्टरनेटहरूबाट प्रवासका गजलहरू आइरहेका छन् अनि प्रवासका गजलहरूलाई लिएर सङ्ग्रहबद्ध गर्ने त्यसलाई सङ्ग्रहित गर्ने कामहरू भइरहेको छ जसको इनिसिएसन हामीले अनामण्डलीबाट चाहिँ लिइरहेका छौँ राम्रा गजलहरू आउँदै जान्छन् अघि मैले हाम्रो यहाँ नेपालभित्र रहेका गजलहरूमा बाढी सङ्लिने काम भएको छ भनेको थिएँ केही समयपछि निश्चय नै त्यो प्रवासमा पनि बाढी सङ्लिने छ यो बाह्र वर्षको गजल यात्रामा तपाईँको सन्तुष्टिको बिन्दु के तपाईँ पुग्नु भएको छ कि छैन त्यो बिन्दुमा सन्तुष्टि त मान्छेलाई कहिले पनि हुँदैन मान्छे त्यसै पनि असन्तोषी नै हो अझै पनि मैले केही लेख्न जानेकै छैन जस्तो लाग्छ मलाई गजल वास्तवमा जति सजिलो देखिन्छ जति सजिलो सोचिन्छ त्यति सजिलो विधा पक्कै होइन रहेछ भन्ने कुराको महसुस भएको छ किनभने यसमा अत्यन्त छोटो संरचनामा धेरै कुरा भन्नुपर्छ मान्छेले तिन चार सय पेजको उपन्यासमा भन्ने कुरा अथवा पाँच सात पेजको चाहिँ कथामा भन्ने कुरा हामीले दस हरफको एउटा गजलमा भन्नुपर्छ त्यस हुनाले गाह्रो निश्चय नै छ त्यो गजल लेख्नकै लागि गजल लेख्ने होइन एउटा राम्रो गजल बनाउनु पर्छ भन्ने चाहिँ ज्ञान ज्ञान प्राप्त हुन थालेको छ अब हामी कार्यक्रमको करिब अन्त्यमा छौँ मलाई कुरा त धेरै गर्न मन छ आजकलका गायनका साङ्गीतिक गजलहरूको माहौललाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले गजल गेय विधा हामी गजलभित्र लयको खोजी गर्दै आएका अनि गजल गाइनु वास्तवमा हाम्रो लागि सुखद कुरा तर गजल गाउँदाखेरि कस्तो गजललाई गाउने र गजल गाउँदाखेरि चाहिँ त्यसको मानक कसरी स्थापना गर्ने भन्ने कुरामा चाहिँ अझै पनि केही बहसहरू हुन सक्ने अवस्थाहरू छन् र गजल गाइएका गजल भनेर गाइएकाहरू गाइएका जो गजलहरू छन् तिनीहरू गजलको मानकभित्रै रहेर गाइएका छन् कि छैनन् कसरी गाइएका छन् भन्ने कुराहरू त्यो अर्को पाटो तर गजल गाइनु राम्रो कुरा गजल गाइएका छन् रेकर्ड भएका छन् त्यसमा चाहिँ हामी तपाईँले पनि एउटा गजल बोकेर ल्याउनु भएको छ सिडी समेतै सायद पहिलोपटक पनि बज्दैछ हाम्रा मित्र घनश्याम पथिकको हालसालै रेकर्ड भएको छ हरिलम्सालको सङ्गीतमा त्यो चाहिँ बजाउँ भनेर लिएर आएको छ प्रभाती किरणले बुलबुल कार्यक्रमसम्म ल्याइपुराइदिनु भएको छ र आज बुलबुलको पहिलोपटक बुलबुलमा सम्भवतः बज्दैछ यो गजल घनश्याम पथिकको शब्दमा राख्दैछु हरिलम्सालको सङ्गीतको जमाने रौलाको स्वर जमाने रौलाको स्वरमा यो गजल अब बुलबुल कार्यक्रमको करिब करिब अन्त्यतिर आइपुगेका छौँ हामीलाई कुराकानी गर्न त धेरै मन थियो समय रहेन प्रभाती किरणजी तपाईँसँग यो कार्यक्रम सुनिसकेपछि एउटा बाह्र वर्षको अनुभव बोकेको गजलकारसँग भेटघाट गर्न कुराकानी गर्न अथवा कसैले गजल सिक्न पनि चाहनुभयो भने र सम्पर्कमा आउन चाहनुभयो भने तपाईँलाई सम्पर्क गर्ने ठेगाना अथवा तपाईँको नम्बर के छ दिनुहुन्छ इमेल एड्रेस मैले किताबको पछाडि राखेको छु प्रभाती किरण एट जिमेल डट कम पिआरएबिएचएटिआई केआइआरएएन प्रभाती किरण एट द रेट जिमेल डट कममा तपाईँलाई सम्पर्क गर्न सकियो अब कार्यक्रमको अन्त्यमा तपाईँ छोटो कुनै गजल एउटा वाचन सुनाइदिनुहुन्छ हामीलाई एउटा श्रृङ्गारिक गजल सुनाउँछु म बाटो नरोक सङ्गी हतारमा छु आज हुँदैछ प्रेम वर्षा असारमा छु आज ओछ्याइ दूर आँखा कुर्दै होलिन् मलाई लिएर जाउँ के के बजारमा छु आज बढ्दैछ सास उस्तै हुँदैछ दिल बेग्र खोलौँ कि भाव सारा दोधारमा छु आज थामिन्न ढुकढुकियो उनको नजर नपाई चालौँ कि रोक्नु पाऊ सङ्घारमा छु आज हेरेर जिन्दगीका हिसाब चुस्त राखौँ झुप्रो भए नि सिङ्गो दरबारमा छु आज बाटो नरोक सङ्गे हतारमा छु आज हुँदैछ प्रेम वर्षा असारमा छु आज धन्यवाद प्रभाती किरणजी बुलबुल कार्यक्रमसम्म आउनुभयो र हामीलाई आफूले जाने बुझेका कुराहरू बाह्र वर्षको गजलको अनुभव पुरै त हामीले ल्याउन सकेनौँ छोटो समयमा सेयर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मलाई पनि बुलबुलमा उपस्थित भएर आफ्ना गजलहरू सुनाउने र विचार राख्ने अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद हस् त अर्को साता फेरि आजको दिन आजकै समयमा यसै गरी बुलबुल कार्यक्रम लिएर आउनेछौँ तबसम्मको लागि उत्पादन सहयोग दिनेश निरोला र म प्रस्तोता अच्युत घिमिरे प्रभाती किरणसँगै बिदा हुँदैछौँ र प्रभाती किरणको विचारका भग्नावशेषबाट एउटा गजल वाचन गर्दै आजको लागि शुभरात्रि भन्छु आँखैभरि हुन्छ बादल उमेर ढल्केपछि आँखैभरि हुन्छ बादल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि बैंस छँदा अल्छी नगर भन्छन् मेरी आमा बैंस छँदा अल्छी नगर भन्छन् मेरी आमा दोहोरिने छैन यो पल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि आँत दरो छौन्जेल हुन्छन् सबै साथ आँत दरो छौन्जेल हुन्छन् सबै साथ घट्दै जान्छ चहल पहल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि मनले तारा टिपु भन्छ साथ दिँदैन तन मनले तारा टिपु भन्छ साथ दिँदैन तन रहँदैन यो बाहुबल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर ढल्केपछि टेक्ने डाली समाउने हाँगो भेटिँदैन टेक्ने डाली समाउने हाँगो भेटिँदैन आफ्नै छाया गर्दछ छल उमेर ढल्केपछि आँखैभरि हुन्छ बादल उमेर ढल्केपछि के लाली के गर्नु गाजल उमेर